बुलबुल एउटा इरानी चरा बुलबुल कसको कसको मन राख्नु भन्नुहोस् हजुर कसको कसको मन राख्नु भन्नुहोस् हजुर फुलपाती के के भाग्नु भन्नुहोस् हजुर मान्छेले मान्छेलाई नदेख्ने यो संसारमा मान्छेले मान्छेलाई नदेख्ने यो संसारमा देख्दिन ईश्वर कसरी डाक्नु भन्नुहोस् हजुर फुलपाती के के भाग्नु भन्नुहोस् हजुर आफ्नै र आफ्नोमा फरक छुट्याएर आफ्नै र आफ्नोमा फरक छुट्याएर सीमा रेखा किन काट्नु भन्नुहोस् हजुर फूलपाती के के भाग्नु भन्नुहोस् हजुर साँच्चै निर्दयी र कठोर भएछ मान्छे साँच्चै निर्दयी र कठोर भएछ मान्छे जीवन के गरी हाँक्नु भन्नुहोस् हजुर कसको कसको मन राख्नु भन्नुहोस् हजुर फूलपाती के के भाग्नु भन्नुहोस् हजुर गजलकार निरज काफलेको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म सुमधुर हिन्दी उर्दू गजलका साथ रात्रि गन्थनका प्रस्तुति लिएर आइपुगेको छु पृथ्वीमा प्राणीको सृष्टि भयो प्राणीलाई भोक लाग्यो अन्न थिएन ढुङ्गा हानेर जनावर मार्यो र त्यही जनावरको मासु खाएर बाँच्न सिक्यो बाघले मृग मार्यो मानिसले अर्ना मार्यो स्यालले वनपक्षी मार्यो चिलले चरा फट्याङ्ग्रा सबै मार्यो यसरी एकपछि अर्को जीवलाई मार्ने उपक्रमबाट बन्यो हामी प्राणीहरूको सभ्यता दैवले सोच्यो यसरी त संसारको सृष्टि नै नष्ट हुन्छ त्यसैले अब मानिसलाई विवेकशील बनाउँछु म प्रकृतिको मानिसलाई विशेष फेभर गर्यो प्रकृतिले दिमाग दियो बुद्धि दियो ज्ञान दियो र दियो शिक्षा ग्रहण गर्ने शक्ति पनि हामी मानिस हामीले ढुङ्गा हानेर र पछि पछि हतियार चलाएर प्राणी मार्न कम गऱ्यौँ अन्न फलाउन थाल्यौँ त्यसपछि मासु कम र अन्न तथा फलफुल ज्यादा खान थाल्यौँ हामीले स्कुल खोल्यौँ कलेज बनायौँ एकपछि अर्को पुस्तक ज्ञान हस्तान्तरण गर्दै जाने कम्प्युटर पनि बनायौँ चकचक चक गरिरहने हाम्रो बानी तै पनि सुध्रेन विज्ञानकै नाउँमा हामीले गोली बनायौँ बम बनायौँ फाइटर प्लेन मिसाइल तोप र पछि पछि त जैविक हतियार पनि बनायौँ हिजो ढुङ्गैले हानेर जीवहरूलाई मार्दा पनि टन्नै खान पुगेको थियो टन्न अगाएकै थियो मानव पुस्ता तर अब त ढुङ्गाले हानेर पुग्दैन गोली चलाउनुपर्छ गोलीले पालै पालो के मार्नु एकैपटक ठुलो नरसंहार गर्नुपर्छ बम हानेर अनि बल्ल हामीलाई स्वाद आउँछ बल्ल आफूलाई हामी बहादुर भए चाहिँ लाग्छ एकपछि अर्को सन्तुष्टिका आधारहरू बल्ल मिल्छन् जब हामी धेरैलाई मार्छौँ जब धेरै ध्वंस मचाउँछौँ जब धेरै प्राकृतिक कुराहरू नष्ट गर्छौँ धिक्कार छ मानव तिमीलाई ज्ञान पायौ विवेक पायौ चलाख मस्तिष्क पायौ तर विवेकलाई कहिल्यै पाएनौ तिमीले कहिल्यै संसारको माया गरेनौ तिमीले पशुको जीवन कति सरल छ एक छाक पेट पेटभरि खाएपछि आनन्दले निताउँछ भरे के खाने उसलाई कुनै चिन्ता छैन जब भोक लाग्छ अनि मात्रै आहाराको खोजी गर्छौ पशु बाँच्ने जङ्गल कति मासिसक्यौँ हामी मानिसले र पनि ऊ कति ढुक्क छ आफ्नो आहारका लागि कति निर्धक्क छ आफ्नो वासस्थानका लागि तर हामीले सुख र सयलको खोजीमा कति गाउँ मास्यौँ कति आधुनिक सहर बनायौँ कति मिठा खानेकुराहरू बनाइसक्यौँ र पनि हामी कहिल्यै अगाउँदैनौँ खाएर कहिल्यै सन्तुष्ट हुँदैन हाम्रो मन आफ्नो वासस्थानमा कहिले पूर्ण भएर बाँच्नै सकेनौँ हामी मानव जाति हर तरफ हर जगह बेशुमारा भजन रोज जीता हुआ रोज मानिसलाई ईश्वरले ज्ञान दियो विवेक दियो दया माया करुणा धैर्यता र सक्षमता दियो तर हामीले यो कुरा कम लियौँ ज्ञानसँगै विनाशलाई अगाल्यौँ विवेकसँगै ईर्ष्याले बास गर्यो हाम्रो मनमा दया र मायासँगै घृणालाई काखी च्याप्यौँ हामीले धैर्यता कम बोक्यौँ रिसलाई काँधमै चढायौँ सक्षमता फ्याँक्दै गयौँ र विध्वंसलाई अँगाल्दै गयौँ पेट टन्न भएपछि त बाघले पनि स्वीकार गर्दैन तर मानिस मानिस खाएर कहिल्यै अगाउँदैन आज खायो भोलिका लागि आधै सङ्कलन गर्छ यतिले चित्त बुझ्दैन उसको अर्को सालसम्म यो जुनीभर खाइरहनका लागि सङ्कलन गरिरहन्छ मान्छे आफ्नै जुनीभरका लागि त गर्यो गर्यो सन्तान दर सन्तानका भोडी भरिरहनका लागि सोचिरहन्छ मान्छे खाएको खाइ गर्छ र पनि कहिल्यै अगाउँदैन यो कस्तो अगस्ती पेट पायो मानिसले हाए कसै गरे पनि भरिँदै भरिँदैन त्यसैले त सधैँ खानका लागि लडिरहन्छ जुनिरहन्छ र जितिरहन्छ जनावरलाई प्रकृतिलाई पृथ्वीलाई ईश्वरीयतालाई अनि हारिरहन्छ आफैसँग हरदम हरपल कहिल्यै जितेन मानिसले मानिसलाई भन्छन् जिन्दगी ईश्वरको वरदान हो तर के कहिले हामीले ईश्वरीय सोचले बाँच्न सिक्यौँ र एक दिन हामी सबै यो संसारबाट विदा हुनैपर्छ यो जानी जानी पनि के कहिले हामीले मृत्यु पर्यन्तको बाटो हेऱ्यौँ र मर्नु छ भन्दै जान्दा जाँदै पनि हामीभित्र अजर बन्ने अहम आउँछ पाखुरा बलिया छौन्जेल ढुङ्गा निचोरेर पानी निकाल्छु भन्ने बुद्धि आउँछ तर एक दिन मानिस बुढो हुन्छ भन्छ बुढो भइयो सब रङ्ग गइगो आँगन भयो परदेश हरेकको बाटो त्यही होइन र बुद्धले खोजी के को गरे मानिस किन मर्छ मानिस किन बुढो हुन्छ मानिस दुःखी किन हुन्छ त्यति ठूलो ज्ञान दिएर पनि हामीले बुद्धलाई चिन्न सक्यौँ र यो युधिष्ठिरलाई यक्षले प्रश्न सोधेका थिए अरे यो संसारको सबैभन्दा ठूलो आश्चर्य के हो युधिष्ठिर भन्छन् सारा मानिसहरू दिनदिनै यो धरतीमा आइरहेछन् र त्यही बाटो मरेर फर्किरहेछन् यो सबै देख्दा देख्दै पनि एक दिन आफू मर्नुपर्छ भन्ने जान्दा जान्दै पनि मानिस अपराध गर्न छोड्दैन योभन्दा ठूलो आश्चर्य के होला र युधिष्ठिरको जवाफले एकछि सन्तुष्ट भए कुनै धर्मले हत्या गर भन्दैन कुनै पुराणले हिंसा गर्न सिकाउँदैन सबै परिवारमा नैतिक शिक्षाकै पाठ पढाइन्छ हरेक राष्ट्रले शान्ति र ज्ञानको मार्ग निर्देश गर्छ तर हरेक धर्मावलम्बी हत्यारा छ सबै खालका पुराण शून्यहरू हिंसामै रमाएका छन् प्रत्येक राष्ट्रमा कलह छ हरेक परिवारमा अहम छ हामी टाठा भयौँ ज्ञान लियौँ शिक्षा लियौँ बुद्धि पायौँ तर ती सबैको दुरुपयोग गर्यौँ त्यसपछि हामी मानिस रहेनौँ पशुबाट उच्च बनाउन प्रकृतिले कोसिस गर्यो हामीलाई तर हामी दिनदिनै निच बन्न प्रेरित भयौँ पृथ्वीको नाश गर्दैछौँ हामी त्यसैले कहिले एड्सका नाममा कहिले सार्सका नाममा कहिले बर्ड फ्लू भनेर अनि कहिले कोरोना भनेर प्रकृतिले हामीसँग बदला लिइरहन्छ हामी तै पनि चेत्दैनौँ तेरा चेहरा कितना सुहाना लगता تیر نظر کے لگتے ہیں ترچھے ترچھے تیر نظر کے لگتے ہیں سیدھا سیدھا دل پہ نشانہ لگتا ہے سیدھ پہ نشانہ चाहते कितना सुहाना पिता पुर्खाको गर्व लाग्छ हामीलाई वंशावली खोजी खोजी हिँड्छौँ पुर्खाको शक्तिको तारिफ गर्छौँ आफ्ना पितृहरूलाई महान बनाउँछौँ तर के कहिल्यै हामीले पुर्खाका नराम्रा गुणको पहिचान गऱ्यौँ र बेलायतीहरूलाई आज पनि आफू विश्वविजेता हुँ भन्ने अहम छ अमेरिकीहरूमा संसारको सारा गतिविधि हाम्रै नियन्त्रणमा छ भन्ने भ्रम छ अरबीहरू आफ्नो जस्तो उच्च इतिहास संसारमै नभएको दावी गर्छन् भारतीयहरू संसारकै धनी संस्कृति आफ्नै हो भनेर रवाफ देखाउँछन् हामी नेपालीहरूको जस्तो बहादुर पुर्खा कसैको छैन भन्दै हामी फलाक्छौँ तर के बेलायत सधैँ विश्वविजेता रहिरह्यो र के साँच्चै अमेरिकाकै नियन्त्रणमा छ त संसारकै सारा कुराहरू अरबीहरूका अग्रजहरू अहिलेका उनीहरूको सन्तान जस्तो सम्पन्न थिए र के भारतले सयौँ उद्ध हारेको छैन र अनि नेपालीले पुर्खाले लडेको खुकुरी बाहेक कुनै नयाँ हतियार बनाउन सक्यो र आजसम्म यी सबै उदाहरणका बावजुद पनि हामी कोही स्वीकार्न तयार छैनौँ आफूभित्र कमजोरी पनि छ हामी असल गुण मात्रै फलाक्छौँ र जिन्दगीभर आफ्नै गीत गाइरहन्छौँ कुनै राष्ट्रले आफू कमजोर भनेन कुनै वर्गले आफूमा कमजोरी देखाएन कुनै जातिले आफूभित्र कमजोरी छ भनेर स्वीकारेन फलस्वरूप बोर्डर बोर्डरमा हामीले युद्धका बहानाहरू भेट्यौँ पासपोर्टका रङ्गहरूमा हामीले विभेद खोज्यौँ हतियारको दम्बमा हामीले आफूलाई ठालु ठान्यौँ र अहङ्कारै अहङ्कारको टक्करमा एकपछि अर्को विनाश गर्दै गयौँ आज कोरोनाले मानव समुदायलाई यति ठूलो त्रास दिएर तर्साइरहँदा हाम्रा तोपहरूले कोरोनालाई पछार्न सकेन एटम बमले भेट्नै सकेन यसलाई आवाजको गतिमा उड्ने ठूला हवाई जहाजहरूले पनि पत्तै लगाउन सकेनन् कोरोनाको गतिलाई अफ्रिकाको आफ्नै संस्कार छ सभ्यता छ खाँदा बस्दा उठ्दा बिहा गर्दा डुल्न जाँदा मलामी जाँदा बच्चा जन्मिँदा र हरेक क्रियाकलापमा आफ्नो संस्कारमा छन् अफ्रिकीहरू यस्तै संस्कृति छ एसियालीहरूको युरोपियनहरूको आफ्नै संस्कार छ हजारौं वर्षको तर विश्वलाई आधुनिक बनाउँदै जाँदा हामी सबैले संस्कारलाई छोड्दै गएका छौं बिस्तारै हामी असंस्कृत असभ्य र बर्बर हुँदैछौं हरेक पिता आफ्नो पुत्रलाई आफू महान भएको प्रवचन दिन्छ तर आफूभित्रको कमजोरी कहिल्यै खोल्दैन हरेक परिवारभित्र आदर्शको पाठ पढाइन्छ तर व्यवहारमा कहिल्यै उतारिँदैन नत्र त के र चोरहरूलाई पनि सानो छँदा कुनै बाबुआमाले चोर्नु भनेर सिकाएका थिएनन् हत्यारालाई कुनै परिवारले हत्या गर्नु भनेर तालिम दिएको होइन कसैकी आमाले कुनै पनि छोरालाई नारीको बलात्कार गरोस् भनेर हुर्काउँदिन जननीहरू फलामको मनुष्य बनाउँछन् र फूलको हृदय हालिदिन्छन् तर अचेल त्यही फूललाई निमोट्छ आधुनिकताले अनि अङ्गारको राजनीति सिकाउँछ विश्वविद्यालय क्रन्दनबाट उठेको समाज जति सभ्य भए पनि क्रन्दनमै रमाउँछ शान्त समाजले सधैँ शान्तिकै खोजी गर्छ रक्तपातपूर्ण इतिहास बोकेको राष्ट्र सधैँ रक्तपात निम्त्याइरहन्छ बर्बरताको इतिहासले नम्रता सिकाउँदैन शोषणबाट आएका पुस्ता शोषणकै बाटो रोज्छन् पच्चिस सय वर्ष बितिसक्दा आज पर्यन्त भिक्षुहरू अहिंसाकै बाटो हिँडिरहेछन् युगौँदेखि सूर्यले उधाउने र अस्ताउने काम छोडेको छैन पानी उसै गरी वर्षिन्छ रुखहरू उस्तै शीतलता प्रदान गरिरहन्छन् चराचुरुङ्गी त्यसै गरी उडिरहेका छन् जनावरहरूले आफ्नो धर्म कहिल्यै छोडेनन् गाईले हिंसा गरेन सिंहले शिकारमै आफ्नो हजारौं पुस्ता गुजारिसक्यो हरिणहरू उही सुन्दरताका साथ उफ्रिरहन्छन् मयूरहरू त्यस्तै सुन्दर नृत्य देखाइरहन्छन् खै कहिले कुनै जीव कुरूप बनेको छैन संसारभर तर मान्छे मान्छे झन्झन पढ्दैछ अन्तर्राष्ट्रिय ज्ञान आर्जन गर्दैछ बडै बडै विश्वविद्यालय खुलेका छन् ठुल्ठुला कम्प्युटर इन्टरनेट र रोबोटको विकास गरिएको छ र पनि मानिस कहिले मानिस रहेन यति धेरै बुद्धि भएको दिमागले आयो र मानिस सधैँ पशुभन्दा निच भएर देखायो ایسا لگتا ہے تم کو بھول نہ پائیں گے ایسا لگتا ہے रानी चरा बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क इरानी चरा बुलबुल आमा फतफताउनुहुन्छ सन्तानको चाल देखेर आमा फतफताउनुहुन्छ सन्तानको चाल देखेर बा पनि फतफताउनुहुन्छ नराम्रो घरको हाल देखेर आँखाले भ्याइ नभ्याई कहिले छितिस त कहिले घाट हेर्दै आँखाले भ्याइ नभ्याई कहिले छितिस त कहिले घाट हेर्दै हजुरबा आमा फतफताउनुहुन्छ नआएको काल देखेर बा पनि फतफताउनुहुन्छ नराम्रो घरको हाल देखेर राम्रा अङ्क ल्याउँछौ भन्दै थिए मेहनत गर्दै राम्रा अङ्क ल्याउँछौ भन्दै थिए मेहनत गर्दै विद्यार्थी फतफताउँछन् जाँच बिनाको साल देखेर भा पनि फतफताउनुहुन्छ नराम्रो घरको हाल देखेर कस्तो महामारी आयो यो दुनियाँमा सबै सखाप पार्यो कस्तो महामारी आयो यो दुनियाँमा सबै सखाप पार्यो जनहरू फतफताउँछन् यो अचम्मको मिसाल देखेर आमा फतफताउनुहुन्छ सन्तानको चाल देखेर बा पनि फतफताउनुहुन्छ नराम्रो घरको हाल देखेर डोटी साइल दुईका गजलकार कैलाश बोगटीको गजल वाचन गरेर मैले बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ आजको बुलबुलमा रात्रिगन्थनका साथ सुमधुर हिन्दी उर्दू गजलहरू हामी सुनिरहेका छौं मानिसहरू पढ्छन् एसएलसी सकाउँछन् बिस्तारै स्नातक स्नातकोत्तर हुँदै पिएचडी गर्छन् शोध गर्छन् आफूले पढेको विषयको विज्ञ हुन्छन् समाजले प्रशंसा गर्छ राष्ट्रले सम्मान गर्छ तकमा दिन्छ मानिसकै समुदायमा अद्वितीय परिचय स्थापित गर्छ उसले मानिसहरू सम्मान गर्छन् उसलाई उसको उदाहरण दिइन्छ समाजमा तर तर एक दिन उसैले ढुङ्गा हान्छ समाजलाई रेलिङ भाँच्छ उसैले शासन गर्छ अनि भ्रष्टाचार गर्छ आत्मघाती बम उसैले पड्काउँछ कमण्ड उसैले गर्छ रिस उसैलाई उठ्छ पारपाचुके उही गर्छ बलात्कार गर्छ हत्या गर्छ क्रूरता देखाउँछ के सिकायो शिक्षाले हामीलाई आजसम्म हाम्रो रिस नै शान्त पार्न सक्दो रहेनछौँ हामी के दियो ज्ञानले हामीलाई आजसम्म हामीमा भएको अहम नै मरेको रहेनछ पढ्दा पढ्दै छोडेका हुन् महात्मा गान्धीले कुनै विश्वविद्यालय गएनन् बुद्ध अब्राहम लिङ्कनले स्व अध्ययन मात्रै गरेका हुन् खै त कसरी यत्रो ज्ञान आयो यिनीहरूमा के शिक्षामा रिसलाई दबाउने गुदी हुन्न र के शिक्षितहरू ईर्ष्या नगरी बस्न सक्दैनन् र बदलाको भाव किन आउँछ बौद्धिकहरूमा पनि किन पुस्तै रभाव छोड्न सक्दैन एउटा शिक्षितले मानिसको शिक्षाले के दियो त मानिसलाई संसारभरिको अरबौं रुपियाँ किन हतियारमा खर्च भयो होला के ठूला ठूला देशका पोलिसी मेकरहरू पिएचडी होल्डर थिएनन् र खै त आज कोरोनाका बेला ती हतियार कहाँ काम आए मानिस नै नरह्यो यो दम्बकोसँग मानव संसारै उजाड भए रिस कसलाई पो देखाउने र बाफको के काम देख्ने अर्को कोही छैन भने त्यसैले मानव तिमी आफू मात्र बाँचेर पुग्दैन अरूलाई पनि जीवन देऊ जीवन हतियारमा छैन जीवन शान्तिमा आउँछ र बाफका लागि बनाएका सबै हतियार नष्ट गर ईर्ष्याको आवेगले तयार पारेका तिम्रा सबै शक्ति महासागरमा विलय गरिदेऊ विनाशकारी विज्ञानलाई तिलाञ्जली देऊ सृजनात्मक विज्ञानको विकास गर स्वास्थ्यमा जोड देऊ ज्ञानको अभिवृद्धि गर हे अमेरिका संसारका सारा मानिसका लागि तिम्रो धन खर्च गर धन त्यही काम लाग्दो हो जो मानव मात्रको उत्थानमा काम आउँछ हे चीन विश्वभर शान्ति छरिदेऊ तिमीसँग ठूलो इतिहास छ बुद्धत्वको फैलाऊ यसलाई दिगन्तमा प्रिय बेलायत ज्ञानको भण्डार भरिदेऊ संसारभर तिमीसँग साँच्चै ठूलो इतिहास छ साक्षी हौ तिमी युगौं युगदेखिको मानव परिवर्तनको रोटी बेटीको सम्बन्धको दुहाई दिने हे छिमेकी भारत प्रेम रोप वरिपरि दम्बको तिलाञ्जली दिएर भनिदेऊ विश्वलाई तिमी वसुधैव कुटुम्बकममाथि विश्वास राख्छौ अभिप्रेरणा देऊ विश्वलाई जापान समयमा कसरी चल्नुपर्छ अरूलाई कसरी सहयोग गर्नुपर्छ भनिदेऊ पाकिस्तान अल्लाहले कहिल्यै लड्नु र मर्नु भन्नुभएकै छैन हामी शान्ति चाहन्छौँ शान्ति विश्वभर शान्ति जो बुरा भला है اللہ جانتا ہے یہ فرش ورش کیا ہے اللہ جانتا ہے پردوں میں کیا چھپا ہے اللہ جانتا ہے तुझे अल्लाह को पता है अल्लाह जानता है अल्लाह को पता है अल्लाह जानता है एकजना मालपोत अधिकृतले चौध करोडसम्म भ्रष्टाचार गरेको समाचार पढ्दा दिक्क नलाग्ने को होला नेपाल हो सुन्दा सुन्दा हामीलाई यस्ता कुरा साधारण लाग्ने बानी भइसक्यो कानुनले त वर्जित गर्छ एक रुपियाँ पनि भ्रष्टाचार गर्नुहुन्न भनेर तर भन्दैमा कहाँ रोकिएको छ र हामीले अभ्यस्त भइसकेको हाम्रो कच्चा दिमाग लगाएर सोचौँ मानव खाएछन् रे दुई करोडसम्म खाएको भए तिनी आफू मात्र होइन आफ्नो छोराको पालासम्म आनन्दले खान लाउन पुग्ने सम्पत्ति भइहाल्थ्यो होला के खालान् र तिनले दुई छाक मिठो दाल भात तरकारी समयअनुसारका सुन्दर कपडा आवश्यकताको बेला जमानाअनुसार परिआउने खर्च बिहा बटुल शान देखाउने जीवनका एकाध संस्कारहरू कि नेपाली परिवेशमा त्यति नै काफी थिएन र तिनका लागि चौध करोडसम्म कुन मुटुले भ्रष्टाचार गर्न सक्यो होला मानौ दुई करोड मात्रै गरेका भए आजसम्म लुकाएरै पो बस्थे कि हामी नागरिकका लागि असह्य भए पनि तिनका लागि त सजिलै लुकाउन सम्भव थियो होला नि त्यति पैसा र तिनको जीवन पनि सन्तुष्ट भएरै समाप्त हुन्थ्यो पछिसम्म न तिनी बदनाम हुन्थे न कसैले पत्तो पाउँथ्यो देशलाई ढाँटेकै पैसाले भए पनि सुख त पाउँथे उनले थोरै भ्रष्टाचार गरेका भए उन्मुक्ति पाउँथे भन्नु मेरो आशय होइन उनको लोभको आशय बुझाउनका लागि मात्र यो उदाहरण लिएको भनिन्छ लोभले लाभ लाभले विलाभ यो हामी सबैलाई थाहा छ थाहा पाएर पनि कहिले पो हामीले लोभ गर्न छोड्यौँ र अरूले दान गरेको देखेर हामीलाई कहिले लोभ लागेन परोपकार गरेको देखेर ईर्ष्याले आफू पनि परोपकारको सुरुवात गर्न हामीले कहिल्यै सिकेनौँ आफ्नो बुद्धिको बिर्को बन्द भएको देखेर हामीलाई आफूसँग रिस उठ्दैन बरु अरूले बुद्धि पुऱ्याएर राम्रो काम गर्यो भने मभन्दा माथि जान लाग्यो भनेर रिस उठ्छ मानव स्वभाव कसरी गतिलो भन्नु यतिको पुस्तादेखि ज्ञान हस्तान्तरण हुँदै आएको मानव जातिले के सिक्यो के छोड्यो मूल्याङ्कन गर्ने बेला भएन र सानो दियोले कोठाभरिको अन्धकारलाई चिर्छ एउटै सूर्य काफी छ सिँगै संसार उज्यालो बनाउन अब पनि नजागे कहिले जाग्ने कुन पुस्तामा पुगेपछि मति फिर्छ हाम्रो सबै लोभ गरिरहेकाहरू गरिरहेकाहरूबीच विद्रोह गरौँ हामी लोभको त्याग गरौँ रिसाहरूको माझमा बसेर शान्तिको बिगुल फुकौँ तह लगाइदिउँ सारा रिसाहरूलाई शान्तिको हतियार समातेर शास्त्र भन्छ अहम ब्रह्मास्मी म ब्रह्म हुँ तमसहरूलाई तिलाञ्जली दिउँ अहङ्कारको त्याग गरौँ लोभबाट टाढा भागौँ हत्या हिंसा जस्ता कुरामा मनोरञ्जन नलिउँ त्यस किसिमका प्रवृत्ति जगाउने सिनेमा कथा उपन्यास केही पनि नहेरौँ जागौँ र जगाउँ सबैलाई एउटै सोच राखौँ सबैको हित होस् सबै निरोगी रहन् सबै सम्पन्न हुन् सबैलाई सुख होस् खुसीले सबैका मुहारमा प्रसन्नता ल्याओस् भवतु सर्वमङ्गल प्यार रहे It's better Hazretlerine गन्थन सँगसँगै सुमधुर हिन्दी उर्दू गजलहरूसँगै आजको रात्रि प्रस्तुति बुलबुलबाट उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा हुने तर्खरमा छौँ तपाईँलाई आजको बुलबुल कस्तो लाग्यो कृपया अच्युत घिमिरे बुलबुल फेसबुक पेजमा कमेन्ट गरिदिनुहोला अथवा बुलबुल साहित्य एट जिमेलमा इमेल गरेर पठाउन सक्नुहुन्छ अर्को सातासम्मका लागि उत्पादन सहयोगी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरे कडे श्रेष्ठ गको गजलको एक अंश वाचन गरेर समय सकिसकेकोले दुई शेर मात्रै वाचन गरेर बिदा हुन्छु माया त गरियो तर खै जात मिलेन माया त गरियो तर खै जात मिलेन बग्यो माया खोलामा कसैको साथ मिलेन रमाउने रहर थियो उसैको अँगालोमा रमाउने रहर थियो उसैको अँगालोमा दुर्भाग्य मेरो सदाका लागि हात मिलेन बग्यो माया खोलामा कसैको साथ मिलेन न्याय पाउँछु र भन्दै सोच्छिन आमा न्याय पाउँछु र भन्दै सोच्छिन आमा कसले देला सरकार उसलाई राहत मिलेन माया त गरियो तर खै जात मिलेन बग्यो माया खोलामा कसैको साथ मिलेन बुलबुल एउटा इरानी चरा बुलबुल